आगे सुनो हजरा रेडियो अर्पणा सुनो हजरा शिखर हार्डवेयर एक बकुलर पुरानो कर्मचार्य पेटी पनसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टी एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited lion सोक Narayangarh phone zero five six five seven नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज खनाल सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी अन्तिम चरणमा नेपाली सेनाले मोदीको सुरक्षाको नेतृत्व लिने कंकाली सामुदायिक वनद्वारा उपभोक्ताको आय आर्जनका लागि फलफूलका बिरुवा वितरण वनले यस वर्ष वृक्षारोपण वर्ष मनाउँदै ताइवानमा ग्यास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 पहिलो घेरामा भारतीय सुरक्षाकर्मी नै रहनेछन् त्यस्तै सरकारले मोदीसँग हुने सम्झौताको एजेण्डा पनि तय गरिसकेको जनाएको छ मन्त्री परिषद बैठक बसेर एजेण्डालाई अन्तिम रूप दिइने जनाइएको छ ऊर्जा व्यापार सम्झौता हुने निश्चित भए पनि विद्युत विकास आयोजना सम्झौताको भने टुङ्गो लागिसकेको छैन आज दिनभरमा त्यसलाई टुङ्गो लगाइने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ सरकारका प्रवक्ता तथा संचार मन्त्री डाक्टर मेनेन्द्र रिजाले सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो मन्त्री रिजाले लगानी बोर्डले माथिल्लो कर्णालीका विषयमा गृह कार्य अगाडि बढाएको पनि जानकारी दिनुभयो भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका विषयमा नेपालले पर्याप्त गृह कार्य गर्न नसकेको भन्ने चर्चाको पनि उहाँले खण्डन गर्नुभएको छ व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको सभापतिमा एकीकृत माओवादीका सभासद जनार्दन शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ बिहिबार लेखा समितिको सभापतिमा शर्माको मात्र उम्मेद्वारी परेको थियो सभापतिका लागि बिहिबार बेलुकी पाँच बजेसम्मको समय तय गरिएको थियो शर्मालाई सभामुख सुभाष नेमुवाङले आज शपथ गराउनु भएको छ शर्माको सभापतित्वमा सार्वजनिक लेखा समितिको बैठक आज नै बसेको व्यवस्थापिका संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनुभयो विश्व स्तनपान सप्ताह आज शुरू भएको छ शिशुलाई सुरक्षित तरिकाले र नियमित स्तनपान गराउन आमालाई प्रेरित र सहयोग गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा अगस्त एक तारिकदेखि विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ सुत्केरी हुने बित्तिकै आउने आमाको पहिलो विगौती दूध निकै पोसिलो र स्वस्थकर हुन्छ चिकित्सकहरूका अनुसार छ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान शुरू गराइसक्नुपर्छ यस्तै चौबिस घण्टामा आठदेखि दस पटकसम्म आमाको दूध खुवाउनु पर्ने हुन्छ छ महिनासम्म आमाको दूध मात्रै र छ महिनादेखि दुई वर्षसम्म अरू खानेकुरासँगै निरन्तर आमाको दूध खुवाए शिशुको बौद्धिक र शारीरिक विकास छिटो हुने र स्वस्थ रहने चिकित्सकहरूले बताएका छन् नेपालमा जन्मेको एक घण्टाभित्र स्तन स्तनपान गराउने आमाको संख्या चालिस प्रतिशत भन्दा कम नै छ शिशुलाई नियमित दूध खुवाउने महिलामा पहिलो छ महिनामा गर्भवती हुने सम्भावना कम हुने तथा सुत्केरी भएपछि छिटो तंग्रिने गर्भवती हुनुभन्दा गाड़ीकै शारीरिक अवस्थामा फर्कन मदत गर्ने सुत्केरी भएपछि हुने डिप्रेसन तथा पाठे गरेर स्तन क्यान्सरको जोखिम कम हुने जस्ता फाइदा हुने चिकित्सकहरूले बताएका छन् आज देशैभर हिन्दू परम्परा अनुसार घरका ढोकामा नागको चित्र टाँसी पूजा आजसहित नागपञ्चमी पर्व मनाइँदैछ बराह पुराणमा उल्लेख भए अनुसार नागराजसँग ब्रह्माको सम्वाद पञ्चमी तिथिमा भएकाले श्रावण शुक्ल पञ्चमी अर्थात आजको दिन नागपूजाको लागि प्रसिद्ध रहेको छ यस दिनमा नागका अष्टकुल अर्थात अनन्त वासुकी पद्यम महापद्म तक्षक कुलिर कर्कट र शङ्ख नागको चित्रमा दूध दही अक्षता फूल दुबोले पूजा गरी दूध र लाभाको नैवेद्य चढाई घरको मूल ढोकामाथि टाँस्नाले त्यस्तो गरेमा घरमा चट्याङ पर्दैन र आगो र सर्फको पनि डर हुँदैन भन्ने धार्मिक मान्यता छ आजदेखि वर्षायाम समाप्त भई हिउँद्याम प्रारम्भ भएको मानिस हिन्दू धर्मका चाडपर्वहरू पनि नागपञ्चमीबाटै सुरु हुने मानिन्छ पूर्वी चितवनको खैरनीमा रहेको कंकाली सामुदायिक वनले उपभोक्ताको आय आर्जनका लागि फलफूलका वितरण वितरण फलफूलका बिरुवा वितरण गरेको छ आय आर्जनमा लाग्न प्रेरित गर्दै उपभोक्तालाई फलफूलको बिरुवा वितरण गरेको वनले जनाएको छ वनले अहिलेसम्म एक हजार फलफूलका बिरुवा वितरण गरेको वनका अध्यक्ष राममणी न्यौपानेले जानकारी दिनुभयो हामीले उपभोक्ताको आयोजनका लागि विभिन्न सहयोग गर्दै आएका छौं वनका अध्यक्ष न्यौपानेले भन्नुभयो फलफूलबाट पनि आत्मनिर्भर हुन सक्ने भएकाले उपभोक्तालाई फलफूलको बिरुवा वितरण गरेका हौं उपभोक्ताका लागि वनले आँप कटहर लिची लगायतका फलफूलका बिरुवा वितरण गरेको समितिको अध्यक्ष नेउपानेले बताउनुभयो वनले यसअघि खसी पालन गाई पालन पाडापालन लगायतका विभिन्न आय आर्जनका क्षेत्रमा आफ्ना उपभोक्तालाई सहयोग गर्दै आएको थियो यसैबीच कंकाली सामुदायिक वनले यस वर्ष वृक्षारोपण वर्ष मनाइरहेको छ वनले गत चार महिनादेखि वृक्षारोपण वर्ष मनाउन शुरू गरेको वनका अध्यक्ष राममणी नेौपानेले जानकारी दिनुभयो वृक्षारोपण वर्षमा वनले एक लाख बिरूवा रोप्ने लक्ष्य लिएको छ असारदेखि अहिलेसम्म करिब बीस हजार बिरूवा लगाइएको वनका अध्यक्ष नेौपानेले जानकारी दिनुभयो सोबनले चितवनको नयाँ पर्यटकीय सम्भावना बोकेता पनि प्रचार प्रसारका कारण ओजेलमा पर्दै आएको छ ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रत्नगरको आयोजनामा आजदेखि पूर्वी चितवनको दुई स्थानमा राजयोग शिविर शुरू भएको छ शिविरको चितवन क्षेत्र नम्बर दुईका सभासद शेषनाथ अधिकारले उद्घाटन गर्नुभयो रत्नगरको टाँडी र बसेलीमा एकैसाथ शुरू भएको सो शिविर सात दिनसम्म चल्नेछ शिविरमा सो अनुभूति तथा सकारात्मक सोच कर्मको वास्तविक रहस्य परमात्मा शक्ति एवं वरदान तनाव एवं क्रोधमुक्त जीवन समाधुर सम्बन्ध शान्ति एवं खुशीको मंगको अनुभूति लगायतका विषयमा प्रशिक्षण दिने ब्रह्मकुमारी राज्य सेवा केन्द्र रत्नगरकी प्रमुख शर्मिला आचार्यले जानकारी दिनुभयो शिविरमा काठमाडौँबाट आउनुभएका ब्रह्मकुमार राजु घलेले प्रशिक्षण दिनुहुनेछ उद्योग वाणिज्य संघ रत्नगरका अध्यक्ष ज्ञान बहादुर विश्रुवा लगायतले मन्तव्य व्यक्त गरेको उद्घाटन कार्यक्रम सेवा केन्द्रकी प्रमुख शर्मिला आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला सरकारले कुन एजेण्डालाई बढ़ी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 पूर्वानुमान महाशाखाले जनाएको छ आज बेलुकातिर पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम रिसोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार ताइवानमा ग्यास विस्फोटमा परि बाइसजनाको मृत्यु भएको छ श्रृङ्खलाबद्ध विस्फोट हुँदा दक्षिणी ताइवानको गोमा अरू दुई सय सत्तरी जना घाइते भएका छन् ग्यास लिक हुनुको खास कारण पत्तो लाग्न नसके पनि पाइप फुटेर दुर्घटना भएको नसक्ने आशंका गरिएको छ विस्फोटबाट घर र सड़कमा ठूलो क्षति पुगेको छ दर्जनौ घाइतेलाई अस्पताल पुर्याइएको छ विस्फोट भयानक भएकाले तत्काल नियन्त्रण गर्न गाह्रो परेको उद्धारकर्मीहरूले जनाएका छन् उता सिनमा सबैभन्दा ठूलो मानिने मस्जिदका एक इमामको हत्या गरिएको छ जियाङको कहगर शहरमा रहेको ईदगाह मस्जिदका चौरात्तर वर्ष इमाम जुमे ताहिरको चक्कु प्रहार गरी हत्या गरिएको हो सोही प्रान्तमा प्रहरी संघको बडन्तमा केही मानिस मारिएको र घाइते भएको दुई दिनपछि नै यो हत्या भएको हो खेल समाचार भारत र इङ्ल्याण्ड बीच जारी टेस्ट म्याचको सिरिजमा रिद्धिमान शाहको ठाउँमा नमन ओझाले खेल्ने भएका छन् चोटका कारण रिद्धिमान खेल्न नसक्ने भएपछि नमनले उनको ठाउँ लिने भएका हुन् नमन ओझाले हालै अस्ट्रेलिया विरुद्धको खेलमा तीन शतक बनाएका थिए जसमा एउटै खेलमा दोहोरो शतक बनाउन सफल भएका थिए ओझाले अहिलेसम्म एक सय एक फर्स्ट क्लास म्याच खेलेका छन् उनले आफ्नो नाममा छ हजार आठ सय सतहत्तर रन बनाएका छन् भने उनको औसत रन बयालिस दशमलव एकहत्तर रहेको छ भारत र इङ्ल्याण्ड बीच जारी टेस्टमा अब दुई खेल खेल्न बाँकी छ टेस्ट एक एकको बराबरीमा छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी अन्तिम चरणमा नेपाली सेनाले मोदीको सुरक्षाको नेतृत्व लिने कंकाली सामुदायिक वनद्वारा उपभोक्ताको आयोजनका लागि फलफूलका बिरुवा वितरण वनले वर्ष वृक्षारोपण वर्ष पनि मनाउँदै ताइवानमा ग्यास विस्फोटमा परि बाइस जनाको मृत्यु चीनमा सबैभन्दा ठूलो मानिने मस्जिदका इमामको हत्या र भारत र इङ्ल्याण्ड बीच जारी टेस्ट म्याचको सिरिजमा रिद्धिमानको ठाउँमा नमन ओझाले खेल्ने अवस्था दिउँसो दुई बजेको अर्पण समाचार सकियो ध्रुवराज आज्ञासान्छु नमस्कार शिखर हार्डवेयर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल